श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये ॐ पूर्णमदः पूर्णमिदम् पूर्णात् पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते पूर्णस्य पूर्णमादाय भविष्यति ॐ शान्ति शान्ति शान्तिः ॐ शान्ति शान्ति शान्तिः ॐ शान्ति शान्ति शान्तिः तो हाजरीन श्रोता वहीं अरुले श्री सुस्तानी व्रत कथा अन्तर्गत आज चौबिसौं अध्याय सुन्न सक्नुहुनेछ हरिओ हरिओ शावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् तेन भुञ्जीधा मा हृदः कस्य स्विधनम् इयं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुवन्ति दिव्यैस्तवै वेदै साङ्गपदक्रमोपनिषदे गायन्ति यं सामग ध्यानाङ्पस्थित तद्गतेन मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः मूकम् करोति वाचालं पङ्गुम् लङ्घयते गिरि यत्कृपात्तमहमवन्दे परमानन्दमाधवम् याकुन्देन्दु धवला या शुभ वस्त्रावृता या वीणा वरदण्ड मण्डित करा या श्वेत पद्मासना या ब्रह्माचित शङ्कर प्रभृतिभिः देवै सदा वन्दिता सा मा पातु सरस्वती भगवती निशेष व्यास नमोऽस्तु ते व्यासविशालबुधे पत्रनेत्र तेन त्वया भारत तै तिलपूर्ण प्रज्वालितो ज्ञानमय प्रदीप व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवै नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः ॐ शान्तिः शान्तिः शांति श्री कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्ती मुनि त्यहाँ उपरान्त गोमा ब्राह्मणी धागोको लेरिया लिएर चन्द्रज्योति नगरका बरैको घर गएर मेरा घरमा सप्तऋषि आएका छन् तिनलाई खान दिन यो धागाको बदलामा पान देऊ भनिन् तब बरै भन्दछन् हे गोमा ब्राह्मणै पान कति पनि छैन भए जति सबै हिजै बेचिसके नपत्ताए हेर्नुहोस् भनेर छोपिराखेको पानको भाँडो उघारी देखायो तब आश्चर्य भयो भाँडाभरि पानै पान देखियो ओहो यो के आश्चर्य भयो भने चिन्ता गरे हे गोमा ब्राह्मणे यस भाँडाको पान हिजो नै बेचिसकेको थिएँ अन्यथा नमान्नुहोस् सप्त ऋषि आएका छन् तिनलाई खान दिनभन्दा यस्तो भएको हुनुपर्छ भने बहुतै लाज मानेर तिमी धन्य रहेछौ यो धागो म भनेर आधा पान सुपारी समेत ऋषिलाई खान दिनु भनेर त्यो भरै ल्याइदियो गोमा ब्राह्मणले पनि मनमा आनन्द पारी पान सुपारी लिएर आउँदा सप्त ऋषिहरूलाई देखिनन् उनीहरू त अघि नै हिँडिसकेछन् अरू थोक नभए पनि पानले पाहुना मानेर सम्मान गरूले भनेको पापिनीका हातको पान खानु पर्ला भनेर ती पनि गए गएछन् म त धिक्कार रहेछु यही सोच्दै निकै बेरसम्म आँखाबाट आँसुका बलिन्द्र धारा भगाई बहुतै विस्मात गरिरहे निकै बेरपछि मन केही शान्त भयो अनि हातमा कुचो लिएर पिर्का उठाई बढार्न लाग्दा ऋषिहरूले छाडी गएको द्रव्य देखिन् त्यो द्रव्य पाएपछि ऋषिहरूले बताए झैं पौष शुक्ल पूर्णिमाको दिनदेखि हात घोडाको नङ काटी स्नान गरी शुद्ध भई एक भक्त रही एक चित्त गरी मध्याह कालमा श्री महादेवको पूजा गरी रात परेपछि सुन्ने कोही नहुनाले आफ्ना वरिपरि ओछ्यान चर्खा उइटा धनु मुख्यान्जी राखी श्री स्वस्थानी परमेश्वरीको कथा भन्दथिन् यसो गर्दा चन्द्रज्योति नगरका गोठाला केटाकेटीले सुनेर घरको भित्तो च्याती च्याति चियाउन लाग्दा चर्खा उइटो धन्यु यी सबलाई मुख्यान्जी राखी बरबराउन बराउन लागेकी गोमा ब्राह्मणीलाई देखेर हे गोमा ब्राह्मणी तिमीलाई के भयो किन यसरी बरबराउँछौ भनी सोधे तब गोमा ब्राह्मणी भन्दछिन् हे बालक हो सुन सप्त ऋषि आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश दिएथे त्यही व्रत गरी उनै परमेश्वरीको कथा भनेको हुँ म यसै बरबराएको होइन न त मलाई रोग नै लागेको छ अह तिमीहरूले सोचे झैँ म बहुलाइकी पनि होइन परु सुन्ने कोही नहुँदा ओछ्यान चर्खा उइटा र धनुहरूलाई सुनाएकी हुँ यस्तो गोमाले भनेको सुनि गोठाला केटाकेटीहरूले आफूले दिउँसो खाजा खान भनिरहेको अन्न छाडी गए त्यसरी सधैँ गोमाले भनेको उनीहरू कथा सुन्दथे र जो भएको लगेर दिदथे यसो गर्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले गोठाला केटाकेटीहरूलाई घाँस टाढा खोज्न जानु परेन आश्चर्य भयो नजिकै घाँसको थुप्रो लाग्न थाल्यो स्वस्थानी व्रतको प्रभावको कारणले गोमालाई पनि अन्न वस्त्र हुँदै गयो ताउपरान्त माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी एक चित्त भएर श्री स्वस्थानी परमेश्वरीको पूजा ध्यान गरी हातमा लिई हे सूरी मेरी पूजाले सन्तोष भई मलाई दुःखका समुद्रदेखि पार गर फेरि मेरो पुत्र नवराज आफ्ना बाबुको खबर गर्न गएको ऊ पनि चाँडै आइपुगोस् हे निरञ्जन हे निराकार जगदीश्वरी श्री महादेवले भिचुक भएर दिएको श्रापको नाश गर फेरि मलाई र मेरो पुत्र नवराजलाई हित भावले यस लोकमा सुख सम्पत्ति दिई रक्षा गर हे दयामय हजुरको ध्यान सधैँ मेरो हृदयमा रहिरहोस् हे जगदीश्वरी यो ब्रह्माण्ड संसारका सृष्टि स्थिति संहार पालनकर्ता ब्रह्मा विष्णु महेश्वर यी रूप आदि इत्यादि अन्त्य नभएकी तिमीलाई कोटी कोटी नमस्कार छ हे करुणामयी तिम्रो महिमा वर्णन गर्न चतुर्मुख ब्रह्मा भए शेषनाग सरस्वती भइन् यिनले पनि नसकेको म जस्तै स्त्री जातिले के गर्यो सकुली यति भनेर स्तुति गरी अर्घ दिइन् त्यस पछाडि कोटी कोटी दण्डवत प्रणाम भन्दै प्रसाद झिकेर आठ आठ रोट रोटी अक्षता पान सुपारी फलफूल समेत यो मेरो पुत्र नवराजलाई भनेर पर सारिन् सेलरोटी आफूले फलहार गरेर रात्रिमा जागराम गरेर बसिन् निकै रात गएपछि स्वस्थानी परमेश्वरीका व्रतको प्रभावले नवराज पनि टुप्लुक्क आइपुगे बाहिरबाटै आमा भनेर बोलाए गोमाले आफ्ना पुत्रको बोली चिनेर बाहिर आइन् र भित्र डाकी बडो प्रीतिले बाबु तिमी कुशल छ अघि बडो प्रेमका साथ कपालमा हात राख्दै भनिन् तब छिटै नै तिम्रो पिताको के खबर छ भनेर पनि सोधिन् तब नभराज पिता गङ्गाको तिरमा ऋषिका आश्रममा गएर पूजा गर्न रुख चढेर पुल टिप्न लाग्दा हाँगो भाँचेर खसी मरेका रहेछन् यो कुरा वृद्ध ब्राह्मण दम्पतिले भने भने मुनि गएर हेर्दा हाडखोड फेरापारी गङ्गामा रहेर संस्कार गरी दस गोत्र आदि श्रद्धापूर्वक गरिसकेपछि घर फर्केर आउन लाग्दा घरको दुःख सम्झी त्यसै कसरी जाउँ भनी सहरमा गएर पुरै राजाको सेवा गर्ने राजाले केही द्रव्य दिएर तपाईँको दर्शन गर्न आए यस्तो कुरा सुनेपछि घुमा घुमाधरी भएर हे निर्विवेकी विधाताले सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासँग विवाह गरायो यो अति अयोग्य थियो यो वृद्ध पति पनि तिमीले मारिदियो म यस्तै युवनवतीको उपर दया नगरेर मारिदिए पिच्छा माग्न भनि गएका हे स्वामी मलाई एक्लै छाडे कता गयो हे नाथ तिमी बिना यो प्राण कसरी राखौ जहाँ तिमी गयौ त्यहाँ मलाई पनि लैजाऊ भन्दै रुदै कराउँदै मुर्छा परे ती होस आएपछि नाना तरहले शोक गर्न थालिन् यो देखेर नवराज भन्दछन् हे माता सुख नगर्नुहोस् यस संसारमा जन्मेर नमर्ने कोही छैन सबैले एक न एक दिन अवश्य मर्नुपर्छ अब तपाईँको अब तपाईँ मेरो मुख हेरेर मनमा शान्त पार्नुहोस् अब तपाईँ मेरो मुख हेरेर मनलाई शान्त पार्नुहोस् तपाईँकी बुहारी कहाँ छ यतिका दिनसम्म के कसरी घरमा बिताइरह्यो आज पनि यस बेलासम्म नसुतेर के गरिरहनु भएको छ किन यस्तो अनेक तरिका फलफूल चन्दन धूपहरूको बासना आइरहेछ के काम गर्नुभयो यस्तो नवराजले भनेको सुनेर हे पुत्र थाकेर आएको भोक पनि लागे होला भनेर खान दिइन् खाइसकेपछि हे पुत्र नवराज तेरो स्त्री माइत गएकी छ तपाईँका छोरा आएपछि डाक्न पठाउला भनकी थिइन् चन्द्रावतीले पनि छाडेर गएपछि तँलाई सम्झेर दुःखको दिन काटिरहेको थिएँ एक दिन सप्तऋषि आएर मेरो दुःखदेखि बडो दया गरी श्री स्वस्थानी परमेश्वरीको व्रत गर दुःख नाश भएर इच्छा सिद्धि होला भनी व्रत विधि समेत बताए उनका उपदेशले मेरो पुत्र चाँडै आइपुगोस् मेरो दुःख नाश होस् भनी श्री स्वस्थानीको व्रत गरी जागराम गरेकी हुँ मेरो मनोरथ पूर्ण भयो अब स्वस्थानी परमेश्वरीको महिमा सुनाउँछु एक चित्त भएर सुन यस लोकमा सुख सम्पत्ति पाई परलोकमा मुक्ति मिल्ला भनेर श्री सोस्तानीको कथा सुनाइन् यतिकैमा उज्यालो भयो नवराजले व्रत गर्नुभयो म निकै नै सन्तोष भएँ अब गङ्गामा स्नान गरी आउँछु भनी हिँडे गङ्गामा स्नान गरी हरिहरको पूजा गर्दा गोमा ब्राह्मणीले गरेकी श्री स्वस्तानी परमेश्वरीका व्रतका प्रभावले गंगाबाट हरिहर प्रत्यक्ष भएर हे नवराज तेरी माता गोमाले श्री स्वस्तानी परमेश्वरीको व्रत गरेका प्रभावले हामी सन्तोष भयौं वरदानले भने यस गङ्गाको दक्षिण भागमा लामण देश छ त्यहाँ राजा नहुँदा हात्तीलाई सुवर्णको कलश फुलको माला दिएर राजा खोज्न लगाएका छन् त्यहाँ जा हात्तीमा हामी प्रवेश गरेर अभिषेक तलाई राजा हुनेछस् भनेर वरदान दिए तब नवराज हरिहरको स्तुति गर्दछन् शङ्ख कपाल खप खप्पर हातमा लिएका वनमाला अस्थिमाला लगाएका द्वारका र समासनमा निवास गर्ने गरुण र विश्व साँडे वाहन भएका दुई र तीन आँखा भएका बलि र दक्ष प्रजापतिको योग्य नाश गर्ने भएका मेघ र हिमालय पर्वतका जस्तो वर्ण भएका लक्ष्मी पार्वतीका स्वामी भएका यस्ता तपाईँहरूले मेरो पाप हरण गर्नुहोस् हे दयामय हरिहर अनाथ भइरहेको यस्तो अकिञ्चनलाई दया गरी दर्शन दिनुभयो मेरी महतारीको गर्भमा मैले बास लिएको जन्म सफल भयो म धन्य रहेछु तपाईँ कस्ता भने दुष्टको नाश गरी साधुजनको रक्षा गर्ने ब्रह्माण्ड संसारको सृष्टि गरी पाप पुण्यको साक्षी रूप भएका हजुरलाई कोटि कोटि दण्डवत छ हजुरहरूको बहिमा वर्णन गर्न सरस्वती शेषनाग ब्रह्मादि देवता पनि असमर्थ छन् भने म कसरी सकुला सदैव तपाईँहरूकै भक्तिमा मेरो चित्त लागोस् यस प्रकारबाट अनेक स्तुति गरेपछि हरिहर अन्तर्ध्यान भए तब नवराज ब्राह्मण सूर्य जस्तो चकिलो भएर घर आए यस्तो तेजिलो छोराको मोहडा देखेर गोमा भन्दछिन् हे पुत्र आज तलाई म अति तेज भन्त देख्दछु कुरा ठिक हो अथवा मेरो चित्त गडबडिएर हो हे छोरा म त तँलाई देवराज इन्द्र जस्तै सुन्दर देख्दछु यस्तो माथाको कुरा सुनेर नवराज भन्दछन् हे माथा ए भनी स्नान गरी जाँदा हरिहर प्रत्यक्ष भएर वरदान दिएको सबै कुरा सुनाए र तपाईँका तपस्याले म यस्तो भए भने यस्तो पुत्र नवराजको वसन सुनि गुमा खुसी भएर मेरो पुत्र छँडै आओस् भनेर व्रत गरेथे राति त आइपुगिस् तँलाई प्रसाद राखिदिएको छु ललिउ भनी श्री स्वस्तानी परमेश्वरले सदा तेरो कल्याण गरून् तेरो पनि उनको भक्तिमा चित्त लागोस् भने आठ रोटी आठ अक्षता आठ पान आठ सुपारी सगुन समेत सबै प्रसाद दिएर हरिहरको कृपाले लावण्य देशको राजा भएस भनेर कपालमा हात राखेर आशिष पनि दिइन् नवराज पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद खाई माथाका चरणमा साष्टाङ्ग दण्डवत गरी लाभाण्य देशतर्फ हिँडे इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्पादे श्री स्वस्तानी परमेश्वरी व्रत कथाम गोमा स्वस्तानी व्रत कृत नाम चतुर्विश तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्